रेडियो सानी भेरी एफएम एक सय थोप्लो आठ मेगा हर्ज नसुनी मन मान्दै मान्दैन सङ्गीत अनि सम्झनाको साथमा आउने कार्यक्रम अनिरुद्ध सङ्गीतको पर्खाइमा बसिरहनुभएका तपाईँ सम्पूर्ण साथीलाई हार्दिक हार्दिक स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ अहिले रेडियो फेरि एफएम एक सय थुप्रो आर्ट र internet online W W W dot radio Sanobheri dot कमको प्रस्तुति कार्यक्रम अनुरोध सङ्गीत र अनुरोध सङ्गीतको साथमा आएका छौँ प्राविधिक साथी खेमानन्द शर्मा अनि म सृजन हजुर आज पनि दिउँसो तिन बजेको थाहा समाचारपछि उपस्थित भएका छौँ र निरन्तर चार बजेसम्म तपाईँकै साथमा रहनेछौँ हामी कार्यक्रम अनुरोध सङ्गीत मार्फत तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ अथवा गीत मार्फत आफ्नो साथीसँगै आफन्ती प्रियजनलाई सम्झिन चाहनुहुन्छ भने तपाईँले एसएमएस गर्नुहोला अन्ठानब्बे छ छियासी शून्य नौ साढे तेइस यो नम्बरमा एसएमएस गर्ने तरिका मोबाइलको एसएमएस बक्समा जानुहोला आफ्नो नाम ठेगाना कुनै गीत सुन्न चाहनु भएको छ भने त्यो गीतको बोल लेखेर आफ्ना सम्झिन चाहेका आफन्तजनको नाम लेखेर एसएमएस सेन्ड गर्नुहोला हजुर कार्यक्रममा तपाईँलाई एसएमएस गर्ने तरिकाको बारेमा मैले तपाईँलाई जानकारी गराएँ तपाईँ नेपालमा रहनुभएको साथीहरूले चाहिँ मोबाइलमा एसएमएस गर्नुहोला अन्ठानब्बे छ छियासी शून्य नौ चार एक्काइस यो नम्बरमा र प्रदेशमा रहनुभएका साथीहरूले यदि अनलाइनमा रेडियो सुन्दै हुनुहुन्छ भने तपाईँ पनि कार्यक्रममा सहभागी बन्न सक्नुहुनेछ जसको लागि तपाईँ फेसबुक प्रे गर्नुहुन्छ भने रेडियो सानीभेरीको लाइक पेज छ Facebook dot com slash radio Sanibheri Rukum लेखिएको त्यसमा हामी हरेक दिन कार्यक्रमको लागि एउटा स्ट्याटस स्ट्याटस राख्छौँ र राखिएको पनि छ त्यसै स्ट्याटसको कमेन्ट बक्समा गएर आफ्नो सन्देश छोडिदिनुहोला तपाईँले सन्देश छोड्नुभयो भने तपाईँको त्यो सन्देश हामी जस्ताको उतर्दै तपाईँको घर परिवार जनप्रिय प्रियजनसम्म पुर्याउने कोसिस गर्नेछौँ तपाईँ सुनेर साथ दिनुपर्ने हुन्छ हजुर प्रदेशमा रहनुभएको साथीहरूले फेसबुकमा एसएमएस गर्नुहोला र घर घर देशमा रहनुभएको साथीहरूले मोबाइलमा एसएमएस गर्नुहोला फेसबुक एसएमएसमा नेपालका साथीहरूले पनि धेरै ठाउँबाट साथीहरूले एसएमएस गर्नुभएको हुन्छ तर तपाईँको लागि मोबाइल नम्बर छ नेपालका साथीहरूको लागि अन्ठानब्बे छ छियासी शून्य नौ चार तेइस यो नम्बरमा एसएमएस गर्नुहोला र प्रदेशको साथीहरूको लागि मात्रै हो फेसबुक तपाईँहरूका तपाईँले लेखे पनि म कार्यक्रममा वाचन गर्ने छैन प्रदेशका साथीहरूलाई म स्थान दिनेछु फेसबुकमा धेरैभन्दा धेरै एसएमएस प्राप्त भएका छन् त्यस्तै मोबाइलमा पनि एसएमएस आइरहेका छन् र आएका पनि छन् म पाले पालो आवाज दिँदै जानेछु तपाईँ हामीलाई कार्यक्रम अन्त्यसम्म सुनेर साथ दिनुहोला हजुर पहिलो चरणको पहिलो एसएमएस म उठाउँदैछु मोबाइलतर्फ लाग्दैछु म पहिलो मोबाइल एसएमएसहरू उठाउँदैछु पहिलो एसएमएस रहेको छ नमस्ते म जाजरकोटदेखि जुगा थापा चोरबाट तुलबहादुर केसी हो भनी लेख्नु भएको छ यसै गीत मार्फत साथीहरूलाई सबैलाई सम्झेको छु र ह्याप्पी दिपावली पनि भन्न चाहे भन्नुहुन्छ मोरु नौ बारिसादेखि हिमानी परियारको एसएमएस आएको छ कार्यक्रममा सम्पूर्ण साथीहरूलाई धेरै धेरै सम्झिनु भएको छ भने जाजरकोटबाट पूर्णा सुवास पुनले एसएमएस गर्नुभएको छ मेरो घर परिवार साथीसँगै सबैलाई सम्झेको छु भनी लेख्नु भएको छ उहाँले रुकुम चुनबाङबाट मिकेश पुन मगर हुनुहुन्छ मिकेश भने चिन्नुहुने साथीहरू सबैको लागि त्यस्तै सिमता सुर्खेतबाट निर्मला खड्का हुनुहुन्छ ह्याप्पी तिहार पनि लेख्नु भएको छ उहाँले धन्यवाद तपाईँलाई पनि सेम टु यु टेकराज रसाइले हुनुहुन्छ झोला पाँच रुकुमबाट सम्झिनु भएको छ टेकराजजीले अर्को साथी बामे सल्यानबाट टेकराज बेसी विशेष गरी एसएमलाई सम्झेको छु भन्नुहुन्छ रोल्पाको पासाबाङबाट लभली अमर अभागी बिन्दासको एसएमएस प्राप्त भएको छ कार्यक्रममा भने चुनबाङबाट मल मालबहादुर सुनारले पनि सम्झिनु भएको छ विशेष गरी आरको लागि तिलक सङ्गम थापा सहयात्री सङ्गीत प्रेमी हो श्रीकोट चार सल्यानबाट भनी लेख्नु भएको छ त्यस्तै पुवाङ चार रुकुमबाट विष्णु कँवरको एसएमएस प्राप्त भएको छ कार्यक्रममा सुमित राज जिएम सृष्टि हो गराइला आर्ट ज्यामेरीबाट मैले लेख्नु भएको छ सृष्टिजीले विजय राहुल सेलापाखा दुई भुरुङ्गाबाट सम्झिनु भएको छ विजयजीले भने कुमारी रेग्मी सीमा एक जाजरकोटबाट सम्झिनु भएको छ अर्को एसएमएस पनि म यति बेला हेर्दैछु कार्यक्रमको व्यवसायमा जालाटकोटको भोर चौरबाट प्रदीप राज हुनुहुन्छ विशेष गरी मैले यानलाई सम्झेको छु भनिदेख्नु भएको छ प्रदीप राजजीले रोल्पाको कुरेलीबाट हुनुहुन्छ आरडिसीको एसएमएस प्राप्त भएको छ त्यस्तै काँक्री गाबाङ रुकुमबाट जय मानव बुढामा गरेको पनि एसएमएस प्राप्त भएको छ बामी पास सल्यानबाट बिरसिंह राणा ह्याप्पी दिपावली भन्दै सम्पूर्ण साथीहरूलाई धेरै धेरै सम्झेको छु भने लेख्नु भएको छ ललित कुमार पुन जिमाले एक सल्यानको बस्तीबाट सम्झिनु भएको छ भने सल्यानको सेकोट तिनबाट हुनुहुन्छ उहाँको नाम म हेर्दैछु उहाँले लेख्नुभएको तुलबहादुर रावत हो म लेख्नु भएको छ तुलबहादुरजीले प्वाङचा रमाइलो बस्ती रङ्गिनीदेखि कमलको एसएमएस प्राप्त भएको छ भने अर्को साथी दुली आँटेबाट नवीन बाटा र टिका पुनको एसएमएस आएको छ सम्पूर्ण साथीलाई सम्झिनु भएको छ उहाँले अर्को साथीको एसएमएस पनि म यति बेला हेर्दैछु कार्यक्रमको यो बसीमा कोपिला केसी हो म चुनबाङ आठ रुकुमबाट भनी लेख्नु भएको छ ह्याप्पी दिपावली सम्पूर्ण एफएम परिवारलाई म श्रोणिता बिसी हो सल्यानको मूल खोलाबाट उहाँले लेख्नु भएको छ सन्दीप मगर बामी साथे सल्यानको बस्तीबाट सम्झिनु भएको छ अर्को साथीको एसएमएस पनि म यति बेला हेर्दैछु लेख्नु भएको छ सीता केसी र भैरव चिन्तन केसी थाला तिन चार्जर कोटबाट सम्झिनु भएको छ सम्पूर्ण साथी सङ्घीय आफन्तीजन सबैलाई सम्झेका छौँ हामीले भन्नुहुन्छ जाजरकोट कार्की गाउँ आठदेखि बसन्त प्रसाद जैसीको एसएमएस प्राप्त भएको छ भने बडागाउँ आठ पिम काटिया सल्यानबाट कमल पुन मगरको एसएमएस पनि कार्यक्रममा प्राप्त भएको छ टेकराज थापा हुनुहुन्छ सल्यानको भलचोर छबाट एसएमएस गर्नुभएको छ त्यस्तै दुलीबाट सुजाता पुनले पनि सम्झिनु भएको छ कार्यक्रममा दुली दुई देउता खोलाबाट डिल बहादुर केसीले सम्झिनु भएको छ सम्पूर्ण साथी सङ्घीय आफन्तीजनलाई भने रिकुम नुवाकोट सार सात घुगुतीबाट अमिन शर्माको एसएमएस प्राप्त भएको छ कार्यक्रममा त्यस्तै हुनुहुन्छ नमस्कार म छलापाखा छिङबाट दिलमाया बुढा थोकी हो भन्ने लेख्नु भएको छ दीपक आरसी जाजरकोटको कार्की गाउँ दुईबाट सम्झिनु भएको छ नेत्र डिसी सङ्गीत प्रेमी सल्यानको चौर पानीबाट सम्झिनु भएको छ नेत्रजीले खारासा जिबाङदेखि अविनाश डाँगी कोसमेस प्राप्त भएको छ भने मुरुनौ बारिखादेखि देविका परियार विशेष गरी मैले बिलाई सम्झेको छु भन्नुहुन्छ टेकराज डिस्ट क्षेत्री सल्यानको बस्तीबाट हुनुहुन्छ भने बामे सात बडागाउँ सल्यानबाट नै थुमान राणाको समेस प्राप्त भएको छ कार्यक्रममा अर्को साथीको एसएमएस म यति बेला हेर्दैछु उहाँले लेख्नु भएको छ उहाँको नाम म हेर्छु यो बसाइमा हुनुहुन्छ सल बालाराम हुनुहुन्छ सल्यानबाट सम्झिनु भएको छ जाजरकोट कार्की गाउँ आठबाट सन्तोष परियारको एसएमएस प्राप्त भएको छ भने सल्यानको स्वीकृत चारबाट वीरेन्द्र सङ्गम थापाले सम्झिनु भएको छ भेरी मालिका नगरपालिका छ जाजरकोटबाट प्रेम प्रज्वल ओलीको वसिमेस प्राप्त भएको छ भने व्यवसायमा ललिता केसीले सम्झिनु भएको छ सल्यानको बाफु खोलाबाट एसएमएस गर्नुभएको छ उहाँले लक्ष्मी रेग्मी सीमा एक जाजरकोटबाट सम्झिनु भएको छ भने सल्यानको दार्माकोटबाट कल्पना नेउपानेको एसएमएस पनि प्राप्त भएको छ त्यस्तै बामे सारा डाँडा गाउँ सल्यानदेखि कृष्ण र साइलीले सम्झिनु भएको छ सम्पूर्ण साथी आफन्तीजनलाई सपना अभागी हो म कार्की गाउँ पाँच सिमली खोला जाजरकोटबाट भन्नुहुन्छ अर्को साथी झुला पाँच रुकुमबाट हुनुहुन्छ जनकले एसएमएस गर्नुभएको छ अर्को साथीको एसएमएस शशिराम रावल हो भनेर लेख्नुभएको छ शशिरामजीले सम्पूर्ण साथीलाई सम्झिनु भएको छ दुली आठ रुकुमबाट फुलमाया बाठा हो मेरो घरमा मेरो आमा बुवा र प्यारा भाइ बहिनी अनि सम्पूर्ण साथीहरूलाई दिपावली भन्दै छुट्टिन्छु भनी लेख्नु भएको छ जाजरकोट जगतिपुरबाट सुस्मिता आचार्यको स्मेस प्राप्त भएको छ भने पोखरा छ बामीबाट हुनु बामी छ पोखरा सल्यानबाट मनोज राणाको स्मेस प्राप्त भएको छ अर्मादेखि तिलबिरको एसएमएस आएको छ त्यस्तै अर्को साथी हुनुहुन्छ यति बेला उहाँको नाम पनि म यति बेला हेर्दैछु जिमाले सल्यानबाट हुनुहुन्छ उहाँले आफ्नो नाम लेख्नु भएको छैन तपाईँले एसएमएस गर्दै हुनुहुन्छ भने नाम स्पष्ट लेख्नुहोला तपाईँले सर्टकटमा लेख्नुभयो भने म त्यो एसएमएस वाचन गर्ने छैन अर्मादेखि तिलबिर हुनुहुन्छ देउराम डाँगी सम्पूर्ण साथीलाई सम्झेको छु भने लेख्नु भएको छ भने दुली आट रमाइलो बस्ती रुकुमबाट पुष्पराज पुन मगर ह्याप्पी दीपावली भन्दै म छुट्टिन्छु भने लेख्नु भएको छ दिनेश कुमार केसी दास नुवाकोट चार लामा डाँडा रुकुमबाट सम्झिनु भएको छ भने को हुनुहुन्छ गौरी पिएम दुलीको साथीले एसएमएस गर्नुभएको छ टिका रेग्मी हुनुहुन्छ जाजरकोटबाट त्यस्तै ग्रीष्मा तलाबाङ रोल्पाबाट ग्रीष्मा जिएमको एसएमएस प्राप्त भएको छ भने खिमराज बेसी परिवर्तन जाजरकोटको जक्तिपुरबाट एसएमएस गर्नुभएको छ मकमा आठ खोलाबाट महेन्द्र केसीले सम्झिनु भएको छ भने बामेसार डाँडागाउँ सल्यानबाट कृष्ण रसाइलीको एसएमएस प्राप्त भएको छ त्यस्तै हुनुहुन्छ काँडा साथ डालीबाङबाट माया पिएमको एसएमएस प्राप्त भएको छ तपाईँ एसएमएस गर्दै गर्नुहोला फेसबुकमा र मोबाइलमा यति बेला पनि हामी तपाईँको माझमा एउटा गीत राख्दैछौँ निकै नै मिठो गीत रहेको छ फिरती लाएको छु सुन माया मायालु सुन म तिम्रो मायामा हराउँदै गएको छु कुरा हजारमा बस्यो माया मुटुको नजरमा पिरातिलाको छो हजुर पिरती लाएको छु सुन मायालु सुन म तिम्रो मायामा हराउँदै गएको छु किरण बाबु फुन र टिका फुनको आवाजमा सजिएको निकै नै मिठो गीत राख्यौँ हामीले कार्यक्रमको यो बसाइमा तपाईँले भर्खरै मात्र रेडियो सुन्दै हुनुहुन्छ भने यो हो रेडियो सानी फेरि एफएम निक्सी थोप्लो आठ मेगार्जको साथै internet W W W dot radio Sanobhari dot com मार्फत संसारैभरि प्रसारण भइरहेको तपाईँको आफ्नै मनको कार्यक्रम अनुरोध सङ्गीत यति बेला प्रविधिबाट खेमानन्द शर्माको दरिलो साथ मिलेको छ भने आवाजमा छु म सृजन तपाईँको एसएमएस शर्मा आवाज दिइरहेकी छु तपाईँ पनि कार्यक्रममा सहभागी बन्न चाहनुहुन्छ भने एसएमएस गर्नुपर्ने हुन्छ जसको लागि नेपालमा रहनुभएको साथीहरूले मोबाइल नम्बर अन्ठानब्बे छ छियासी शून्य नौ चार तेइस यो नम्बरमा एसएमएस गर्नुहोला भने प्रदेशमा रहनुभएको साथीहरूले चाहिँ रेडियो सानोभेरीको जुन फेसबुक पेज रहेको छ Facebook dot com slash radio Sanobheri Rukum लेखिएको त्यसमा एउटा स्ट्याटस छ त्यसैमा गएर तपाईँले त्यसको कमेन्ट बक्समा आफ्नो सन्देश छोडिदिनुहोला म लाग्दैछु कार्यक्रममा तपाईँहरूका फेसबुक एसएमएसहरूतिर नै धेरैभन्दा धेरै एसएमएसहरू प्राप्त भएका छन् म पालै पालो आवाज दिनेछु विदेशमा जानुभएको सम्पूर्ण दाजुभाइहरूले चाहिँ एसएमएस गर्नुभएको छ पहिलो एसएमएस म यति बेला उठाउँदैछु नमस्ते कार्यक्रम सञ्चालिका देवज्यू र प्राविधिकलाई नमस्कार गरेँ मेरो नाम हस्तवीर विषय वियोगी हो सिमली साथ रुकुम हाल भने म मलेसियामा छु मेरो घरमा रहनुहुने आफन्तजन साथीभाइ सबैलाई सम्झेको छु बिर्सेको छैन एकदमै दिपावलीको शुभकामना भन्दै म छुट्टिन्छु भनी लेख्नु भएको छ धन्यवाद हस्त यो सुन्दर एसएमएसको लागि अर्को सिमी सुक्षितिज पारीको बस्तीबाट नमस्कार गरेँ म झुला छ फेरा हो मेरो घर राजन देवकोटा मेरो नाम र हाल भने म दुबईमा छु र कार्यक्रम मलाई अति मनपर्छ सधैँ सुन्ने पनि गर्छु र यसै गीत मार्फत मेरो घरमा बस्नुभएको मेरो आमा बुवा लगायत मेरो सम्पूर्ण घर परिवार मेरो शुभचिन्तक साथीहरूलाई सबैलाई सम्झिँदै म बिदा हुन्छु लेख्नु भएको धन्यवाद तपाईँलाई पनि एसएमएसको लागि नमस्ते म वीरेन्द्र राणा मेरो ठेगाना भुर सात जाजरकोटमा पर्छ हाल भने म मलेसियामा छु यसै सर्वप्रथम त दिपावलीको सम्पूर्ण नेपालीहरूलाई दिपावलीको धेरै धेरै शुभकामना भन्छु र घरमा बस्नुहुने आमा बुवा भाइ बहिनी र मलाई वृन्द भने चिन्नुहुने साथीहरू सबैलाई सम्झेको छु र रेडियो भेललाई झन् एकदमै सम्झेको छु भन्नुहुन्छ नमस्ते सात समुद्र पार्यबाट भए पनि नमस्ते गरेँ भन्नुभएछ हाम्रो पनि नमस्कार छ हजुरलाई मेरो नाम तारा प्रसाद बस्याल हो सेलापाखा पाँच रुकुम मेरो घर हाल भनेमा किरा लामा छु मलाई तारा प्रसाद भनेर चिन्नुहुने साथीहरू सबैलाई सम्झेको छु र विशेष त मेरो घर परिवारलाई मैले धेरै धेरै सम्झेको छु म आरामै रहेको खबर मेरो घरसम्म मैले पुर्याउन चाहन्छु भनेर लेख्नु भएको छ अर्को हो नमस्ते म भोला शर्मा मेरो घर सल्यानको बामे तिनमा पर्छ अहिले पनि म भारतको गुजरातमा छु र मेरो साथीसँगै आफन्तजन मेरो घरमा बस्नुभएको आमा बुबा सबैलाई सम्झेको छु माया मारेको छैन हर दिन सम्झिन्छु भन्ने लेख्नु भएको छ अर्को हो नमस्ते भूपेन्द्र पुन हो मेरो नाम मेरो घर भने भलाक्चा नौ रुकुममा पर्छ हाल भने खाडी मुलुक साउदी अरबमा छु यसै कार्यक्रमबाट मेरो घरमा बस्नुहुने मेरो आमा बुवा लगायत सम्पूर्ण परिवारलाई म यहाँ आरामै रहेको जानकारी गराउन चाहन्छु दिपावलीको पनि शुभकामना छ भनी लेख्नु भएको छ नमस्ते म मेरो नाम कृष्ण विश्वकर्मा मेरो घर रुकुम घेतमा गाविस उडा नम्बर नौमा पर्छ पाटामा पर्छ र हाल भने म मलेसियामा छु यसै कार्यक्रमबाट मेरो घर परिवार सबैलाई मेरो घर परिवार माइती परिवार लगायत माउली परिवार अनि सबै सबैलाई मेरो इष्टमित्र छरछिमेकी मेरो बालापनका साथीहरू सबैलाई म आरामै रहेको जानकारी गराउन चाहन्छु तपाईँहरू पनि आरामै हुनुहुन्छ होला नि है भन्ने लेख्नु भएको छ अर्को एसएमएस तपाईँ लगायत प्राविधिकतालाई पनि नमस्कार गरेँ मेरो नाम अनिल कुमार गहटाज हो खारासा जीवाङ मेरो घर पर्छ हाल भने म मलेसियामा छु भनी लेख्नु भएको छ त्यस्तै अर्को लेख्नु भएको छ उहाँले चाहिँ सन्देश उहाँले गीत रोज्नु भएको रहेछ एउटा त्यसको गीत त्यसको गीत चाहिँ आजभोलि बस्दैन र अब बस्ने गीत मार्फत मेरो खारा चार छोटे काँडामा रहने मितको परिवारलाई र रेडियो सानैपेरि सुनेर बस्नुभएका साथीहरू सबैलाई सम्झेको छु मैले भनी लेख्नु भएको छ अर्को एसएमएस नमस्ते म रामको शिरपाली रुकुम हुकाम छ मेरो घर पर्छ र हाल भने म साउदी अरबमा छु यसै एसएमएस मार्फत चाहिँ मेरो घर परिवार मेरो बुबा आमामा सेवा ढोक्छ र मेरो प्रिय प्यारी मेरो धटकनलाई मेरो छोरो त्यस्तै गरी सम्पूर्णलाई मैले धेरै धेरै सम्झेको छु म त यहाँ आरामै छु तपाईँहरू पनि आरामै हुनुहुन्छ होला राम्रोसँग बस्नुहोला चिसो मौसम छ भन्ने लेख्नु भएको छ नमस्ते म धनीराम बुढा सेलाखादी नौ हाल बिरानो बस्ती दुबई युएमा छु र दिपावलीको सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई र मेरो घर परिवारलाई शुभकामना व्यक्त गर्छु र यहाँ मेरो घरमा चाहिँ म आरामै रहेको खबर चाहिँ पुर्याउन चाहन्छु भनिलेख्नु भएको छ सचिराम ओली रुकुम गाउँ तिन भालुखोरे घर भई हाल बिरानो बस्ती मलेसियाबाट एसएमएस गर्नुभएको छ घरमा रहनु भने मेरो आमा बुवा अङ्कल आन्टी भाइ बहिनीहरू मेरो प्यारे जीवनसाथी तुलसा मेरो मुटुका टुक्राहरू छोराछोरी माइती परिवार मेरो माउली परिवार मेरो साथीहरू सबैलाई सम्झेको छु म आरामै छु तपाईँहरू पनि आरामै हुनुहुन्छ होला भन्ने मैले आशा लिएको छु भन्ने एसएमएस गर्नुभएको छ त्यस्तै विवेक ओली हुनुहुन्छ सिमली तिन रुकुम र हाल भने मलेसियाबाट तिहारको शुभकामना सँगसँगै म यहाँ आरामै रहेको खबर तपाईँहरूसम्म पुर्याउन चाहन्छु विशेष गरी मेरो मेरो प्यारी र मेरो छोराछोरीलाई मैले धेरै धेरै सम्झेको छु भन्नुहुन्छ अर्को एसएमएस म तिमीलाई हेर्दैछु सुरेन्द्र केसी जाजरकोट खगेनकोट छ हो मेरो घर खगेनकोट छमा पर्छ र अहिले भने म मलेसियामा छु यसै एसएमएस मार्फत मेरो दाजु भाउजू दिदी आमा बुवा लगायत सबैलाई सम्झेको छु मेरो भाइ बहिनी सबैलाई धेरै धेरै सम्झना भन्नुहुन्छ अर्को एसएमएस छ मलेसियाबाट एसएमएस गर्नुभएको छ दिपेन्द्र डाँगीले मेरो ठेगाना भन्नुपर्दा गैरी गाउँ साथ रोल्पामा पर्छ र मेरो साथीसँगै इष्टमित्र घर परिवार सबैलाई सम्झेको छु म आरामै छु मेरो पिर नगर्नुहोला भनी लेख्नुभएको छ रुकुम भलाक्सा तिनदेखि हुनुहुन्छ गोपाल ओली रेडियो सानेभेरीलाई ह्याप्पी दिपावली है भन्नुहुन्छ हाम्रो पनि तपाईँलाई धेरै धेरै शुभकामना छ तिहारको साथीहरू सबैलाई सम्झिनु भएको छ उहाँले अर्को स्मेस म यति बेला हेर्दैछु उहाँले नाम लेख्नु भएको छ मेरो नाम कमल वियोगी मगर हो मेरो ठेगाना ओत पाँच दुतिला बोट रोल्पामा पर्छ अहिले भने म जोहोर मलेसियामा छु यसै कार्यक्रमबाट रेडियो सुनेर बस्नुभएका सम्पूर्णलाई मैले धेरै धेरै सम्झेको छु र अझ धेरै विशेष गरी त मेरो घरमा बस्नुभएको मेरो आमा बुवा मेरो परिवार मेरो भाइ बहिनी मेरो छरछिमेकी सबैलाई सम्झेको छु र जाजरकोट भोरको साथी नरेन्द्र थापालाई हजुरसँग सम्पर्क नभएको धेरै दिन भइसक्यो कार्यक्रम सुन्दै हुनुहुन्छ भने मलाई अगाडि चाहिँ प्लसको कोड नम्बर प्लस छ त्यसपछि साठी दस उना उनासी उनानब्बे बयालिस छ सोह्रमा मलाई मिस कल गर्नु देख्नु भएको छ अर्को एसएमएस म यति बेला हेर्दैछु दिपक पुन हो दुली तिनीहरू कुम मेरो घर पर्छ अहिले भने म कोलालम्पुर मलेसियामा छु मेरो घरमा बस्नुहुने मेरो बुवा आमा त्यस्तै गरी श्रीमती छोरा छोरी मेरो माइती परिवार मेरो छरछिमेक इष्टमित्र सबैलाई म आरामै रहेको सन्देश मैले पुर्याउन चाहेँ र अन्त्यमा रेडियो फेरिलाई पनि धेरै धेरै सम्झेको छु भनी लेख्नु भएको छ अर्को एसएमएस म तिमीलाई हेर्दैछु नमस्ते म राजकुमार हो रुकुम सिमले तिन फुक्रु हो मेरो घर र हाल भने म मलेसियामा छु भन्नुहुन्छ उहाँले अब बस्ने गीत मार मे अब बस्ने गीत मेरो घर परिवारलाई समर्पण गर्न चाहन्छु र मैले सम्झेको छु मेरो आमा बुवा अनि जीवन सङ्गिनी गीता ओली छोराहरू लक्ष्मण र प्रदीप ओली अनि दिदी बहिनीहरू मेरो दाजुभाइहरू सबैलाई सम्झेको छु म त आरामै छु तपाईँहरू पनि आरामै हुनुहुन्छ होला भन्ने लेख्नुभएको छ धन्यवाद तपाईँलाई गिरिराज रेउले हुनुहुन्छ कजरी सल्यान घर भइहाल मलेसियाबाट राजन निरुता विमला रूपा सन्ध्या इन्द्रा एलोन लगायत सबै साथीलाई मैले धेरै धेरै सम्झेको छु म त आरामै छु राम्रोसँग देउसी खेल्नु होला तिहार होला भनेर लेख्नु भएको छ अर्को एसएमएस मैले तँलाई हेर्दैछु नमस्ते म टिकाराम पुनमा गएर चिन्तन हो मेरो ठेगाना मकमा साथ फलाटे रुकुममा पर्छ यहाँ हाल भने मलेसियाको कोलालम्पुरमा छु भन्नुहुन्छ र लेख्नु भएको छ धेरै लामो सन्देश लेख्नु भएको छ उहाँले आमा बुवालाई मैले एकदमै सम्झेको छु भन्नुहुन्छ अर्को त्यस्तै गरी लेख्नुभएको छ अझै लेख्नुभएको छ आदरणीय आमा बुवा अनि दाजु भाउजूहरूमा सेवा ढोक्छ छोराछोरीहरूमा शुभ आशीर्वाद छ तार्सिबाङमा बस्नुहुने माइती परिवार मामा माइजू र जेठानहरूमा सेवा ढोक्छ अनि सलाहसालीहरूमा पनि धेरै धेरै माया हल बाँधेमा बस्ने कान्छी फुपूको परिवार मकमामा बस्ने अन्टीको परिवार लगायत साइन अनुसार सबैलाई सिवा ढोक्छ छरछिमेकीको साथीहरूलाई मैले एकदमै सम्झेको छु तपाईँ अब तिहार पनि आउँदैछ राम्रोसँग देउसी भैलो होला मनाउनु होला लेख्नुभएको छ र अन्त्यमा चाहिँ प्रिय जीवन साथीलाई पनि मुटुभरिको माया हर दिन सम्झिन्छु हर रात सम्झिन्छु धेरै धेरै माया छ भन्ने भएको छ धन्यवाद तपाईँलाई एसएमएसको लागि अझ धेरै एसएमएसहरू बाँकी नै छन् ती एसएमएसहरू म एकछिन पछाडि लिएर उपस्थित हुनेछु यति बेला भने हामी गीत सुन्ने पालो भएको छ फुलले ईर्ष्या गर्ला सानो जुनले ईर्ष्या गर्ला तिमी सुन्दर भए आशा गर्ला तिमीलाई झुन्डे डागला धेरै सुन्दर नपा फुलले ईर्षा गर्ला सानो जुनले ईर्षा गर्ला धेरै सुन्दर नभन हे सानो के नै मिठो गीत रहेको थियो मौसम गुरुङ र पूर्णकला विषीको आवाजमा सजिएको गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ हामी कार्यक्रम अनुरोध सङ्गीतको यो बसाइमा छौँ हामी आउँछौँ हरेक हप्ताको सातै दिन दिउँसो सभा तिन बजीबाट करिब करिब चार बजीसम्म रेडियो सानो भेरी एफएम मिक्सी सय थुप्रा आत्मिकहरूको साथै रेडियो सानोभेरी डट कम मार्फत संसारैभरि र आज पनि आएका छौँ तपाईँहरूका एसएमएसहरूमा आवाज दिइरहेका छौँ तपाईँ पनि सहभागी बन्न चाहनुहुन्छ भने एसएमएस गर्नुहोला नेपालभित्रको साथीहरूले अन्ठानब्बे छ छियासी शून्य नौ चार तेइस यो नम्बरमा र नेपाल बाहिरको साथीहरूले चाहिँ रेडियो सानोभेरीको फेसबुक पेजमा चाहिँ लाइक पेजमा एउटा आइटा रहेछ त्यसैमा गएर आफ्नो सन्देशहरू छोडिदिनु होला त्यसैको कमेन्ट बक्समा गएर मलाई लाग्छ फेरि पनि फेसबुक एसएमएसतिरै नमस्ते आज पनि भेट भयो म विषम देवकोटा हो भन्नुहुन्छ मेरो घर झोला रुकुम राहाल भनीमा मैले सियामा छु यसै गीत मार्फत मेरो साथीहरूलाई सबैलाई सम्झेको छु र मेरो घर परिवार मेरो माउ माइली मेरो माउली परिवार त्यसै दुलीमा बस्नुहुने मदन कोसारीलाई पनि मैले धेरै धेरै सम्झेको छु भनी लेख्नु भएको छ धन्यवाद तपाईँलाई नमस्ते म टिकाराम ओली हाल मलेसियादेखि हो भन्नुहुन्छ ह्याप्पी दिपावली भन्नुहुन्छ thank you same to you त्यस्तै लेख्नु भएको छ मेरो साथीभाइ आफन्तीजन र मेरो भावनात्मक साथीहरू सबैलाई सम्झेको छु उहाँले लेख्नु भएको छ अर्को एसएमएस म यहाँनिर हेर्दैछु रमेश ओली खारा सादा जिवाङ हो मेरो घर हाल भने मलेसियाबाट हो मेरी प्यारी मन रानी खिमा र मुटुको टुक्रा छोरा लोकेन्द्र र भूपेन्द्र भाइ भूपेन्द्र र आमा बुवा भाइ बुहारी छोरी रिमा र बहिनी श्रला प पवित्रा कमला अङ्कल लगायत सबैलाई मैले धेरै धेरै सम्झेको छु म तारामै छु तपाईँहरू पनि राम्रोसँग बस्नुहोला स्वास्थ्यको ख्याल गर्नुहोला भनेर लेख्नु भएको छ लालबहादुर ओली रुकुमखारा नौ हाइबाङ हाल भने मलेसियाबाट एसएमएस गर्नुभएको छ घरमा बस्नुभएको आमा बुवा लगायत मेरो जीवन साथी र मेरो मुटुका टुक्राहरू छोरा छोरीलाई मैले धेरै धेरै सम्झेको छु भनी लेख्नु भएको छ अर्को एसएमएस म यति बेला हेर्दैछु उहाँको नाम रहेको छ मेरो नाम हो लेख्नु भएको छ साथीहरू सबै सबैलाई सम्झिनु भएको छ उहाँले प्रकाश केसी अन्जानजीले मेरो सम्पूर्ण साथी आफन्तजन मैले सबैलाई सम्झेको छु माया मारेको छैन भनेर लेख्नु भएको छ उहाँले अर्को एसएमएस मनोज विक विकल्प हो मेरो नाम मेरो घर बामे छ सल्यानमा पर्छ हात भनी हाल भने म भारतको लखनऊमा छु भन्नुहुन्छ कार्यक्रम मलाई असाध्यै मनपर्छ सुन्ने पनि गर्छु र अब बस्ने गीत मार्फत घरमा रहने छोरी प्रवेशिका मेरो प्यारी छोरा विकासलाई मैले धेरै धेरै सम्झेको छु भन्नुहुन्छ सुनिल रोका छिबाङ पाँच दोपाई रुकुम र हाल भने मलेसियादेखि हो आरामै छु म त घरमा पनि सबै आरामै हुनुहोला भन्ने मैले कामना गरेको छु मेरो घर परिवार जान सबैलाई सम्झेको छु भन्ने लेख्नु भएको छ दिवस मगरको एसएमएस प्राप्त भएको छ मेरो घर चुनबाङ लाखरमा पर्छ चुनबाङ लाखरमा बस्नुहुने मेरो बुवा आमा दाजुभाइ दिदीबहिनी लगायत सबैलाई सम्झेको छु र मेरो भावनात्मक साथीहरूलाई पनि मैले धेरै धेरै सम्झेको छु भनेर लेख भनेर लेख्नु भएको छ उहाँले अर्को एसएमएस म यहाँनिर उठाउँदैछु नमस्ते म गोपाल ओली चिन्तित नुवाकोट तिन रुकुम हाल मलेसियादेखि हो यसै कार्यक्रमबाट मेरो घरमा बस्नु हुने मेरो आमा बुवा मेरो सम्पूर्ण परिवार लगायत मेरो प्यारो छोरा राजेशलाई मैले धेरै धेरै सम्झेको छु भनी लेख्नु भएको छ धन्यवाद तपाईँलाई एसएमएसको लागि अर्को एसएमएस म यहाँनिर उठाउँदैछु नमस्ते मेरो नाम गोपाल ओली स्पन्दन हो घर खारा दुई बाङ हाल मलेसिया अब बस्ने गीत मार्फत मेरो घर परिवार आफन्त जनसाथीसँगै सबैलाई सम्झेको छु मेरा हजारौँ भावनात्मक साथीहरूलाई पनि मिठो सम्झना छ म त आरामै छु तपाईँहरू पनि आरामै हुनुहुन्छ होला भन्ने मैले आशा लिएको छु अन्त्यमा सानीभरि याख्याउलाई मैले धेरै धेरै सम्झेको छु रेडियो सुने बस्नुभएका श्रोतालाई पनि मैले धेरै धेरै सम्झेको छु भनी लेख्नु भएको छ धन्यवाद गोपाल ओली स्पन्दन तपाईँलाई यो सुन्दर एसएमएसको लागि एकछिनपछि म मोबाइलका एसएमएसहरू लिएर कार्यक्रममा उपस्थित हुनेछु यति बेला भने हामी राख्दैछौँ तपाईँको माझमा माया लाउँदिन भन्दा नि घुमाइ घुमाइ पार्यो नि माया जालैमा माया माया हजुर माया लाउँदिन भन्थे अहिलेको सालैमा मलाई घुमाई घुमाई घुमाई पार्यो नि माया जालैमा धेरै मिठो गीत थियो गीतपछि कार्यक्रममा तपाईँलाई फेरि पनि स्वागत छ हामी कार्यक्रमको अन्तिम अन्तिम विषयमा आएका छौँ र अन्तिम चरणमा तपाईँहरूका एसएमएसहरू एउटा गीत हामीसँग अझै पनि बाँकी नै छ हामीलाई अन्त्यसम्म सुनेर साथ दिनु होला हामी लाग्दैछौँ त्यो लाउने यति बेला भने ढिला नगरिकनै मोबाइल एसएमएसहरूतिर पहिलो एसएमएस अर्मा साथ काँडाबाट रमिता खड्काले सम्झिनु भएको छ कार्यक्रम मार्फत सम्पूर्ण साथीहरूलाई दलबिरी केसी सल्यानको मूल खोला साथ लाखरबाट एसएमएस गर्नुभएको छ भने अर्को साथीको एसएमएस छ यति बेला आफ्नो नाम लेख्नु भएको छ उहाँले आफ्नो नाम चाहिँ लेख्नु भएको छैन उहाँले धेरै लामो एसएमएस लेख्नु भएको छ चोखबाङ हिलदेखि सिर्जना केसीको एसएमएस प्राप्त भएको छ कार्यक्रममा अर्को एसएमएसमा यति बेला हेर्दैछु नाम लेख्नु भएको छ लालमाया पिएम निराश हो झुलाबाट भन्नुहुन्छ त्यस्तै अर्को एसएमएस पनि म यति बेला हेर्दैछु कार्यक्रममा रोल्पाको इरिबाङदेखि कुसमा मगरको एसएमएस प्राप्त भएको छ के छ हालखबर म प्वाङदेखि हो कमला राणा भनी भएको छ कमलाजीले अर्को साथीको एसएमएस ललित केसी सल्यानको बाँफु खोलाबाट सम्झिनु भएको छ भने अर्को एसएमएस पनि म यति बेला हेर्दैछु जजरकोटको पुनमादेखि एमुना शाहीले सम्झिनु भएको छ त्यस्तै अर्को एसएमएसको पालो आएको छ यति बेला म हेर्दैछु उहाँको नाम लेख्नु भएको छ भरत मोहन सुनार हो कपुरकोट सल्यानबाट भनी लेख्नु भएको छ भरत मोहनजीले गिरिसनाको धेरै पटक एसएमएस आएको छ तपाईँले एकपटकभन्दा बढी एसएमएस नगरिदिनु होला म तपाईँलाई फेरि पनि अनुरोध गर्छु यहाँनिर साथीहरूले डबलभन्दा पनि धेरै पटक दुई तिन पटक तिन चार पटक पनि एसएमएस गर्नुभएको छ यस्तो गर्नुभयो भने चाहिँ अलिकति नराम्रो नै होला तपाईँहरूले बुझ्नुहुन्छ यति भने चाहिँ रोल्पा पाछाबाङ साथबाट राम राकेश ओलीको एसएमएस प्राप्त भएको छ जस्तै पूर्णबहादुर महतरा आग्री नौ सुर्खेतबाट सम्झिनु भएको छ काँडा पाँच खागलदेखि लभली पुस्तक बेसीको एसएमएस आएको छ भने अर्को एसएमएस सल्यान मूलखोलादेखि नवीन बिसीले पनि एसएमएस गर्नुभएको छ सीमा पाँचे जाजरकोटबाट चित्रा खनालले सम्झिनु भएको छ त्यस्तै मनिता कुमारी रेग्मी सीमा जाजरकोटबाट चेत बहादुर बस्नेत हुनुहुन्छ जाजरकोटबाट एसएमएस गर्नुभएको छ चेत बहादुरजीले नरेश राज हमाल घोरेटा छ सुर्खेतको बस्तीबाट सम्झिनु भएको छ भने अर्को एसएमएस पनि म यहाँनिर उठाउँदैछु उहाँले आफ्नो नाम लेख्नु भएको छ पवन बाबु ओली हो रोल्पाको पाखापानीबाट भनी लेख्नु भएको छ पवन बाबुले अर्को एसएमएसको पालो यति बेला म हेर्छु प्रतिम काँडा चार खागलदेखि कमला बिसीको एसएमएस प्राप्त भएको छ भने चिसा चिसापानीदेखि जस्मिन जेसीको एसएमएस पनि आएको छ कार्यक्रममा रोल्पाको रोल्पाको पाखापानीबाट प्रतीक्षा मल्लले सम्झिनु भएको छ त्यस्तै कमला केसी लह साथ जाजरकोटबाट एसएमएस गर्नुभएको छ झुला हुनुहुन्छ अमर डिसीको एसएमएस प्राप्त भएको छ हिरा हरिकला रेकिमी हो भन् भन्नुहुन्छ जाजरकोटबाट एसएमएस गर्नुभएको रहेछ त्यस्तै अर्को साथीको एसएमएस सल्यान दार्माकोटदेखि खिमा केसीले एसएमएस गर्नुभएको छ भने अर्को साथीको एसएमएस पनि म यहाँनिर हेर्छु सेलापाखा भुरुङ्गाबाट ओम प्रकाश रावलले सम्झिनु भएको छ उहाँको एसएमएस हेरेर हेर्छु उहाँको नाम भएको छ भलाक्सा तिन स्याबाङबाट नन्दराम बाछाको एसएमएस प्राप्त भएको छ पाङ चारदेखि विष्णुको पनि धेरै पटक एसएमएस आयो यस्तो नगर्नुहोला तपाईँहरूले एकपटक मात्रै गरे पुग्छ के तपाईँले धेरै पटक गरिरहनु पर्दैन नि मिना राणा हुनुहुन्छ नुवाकोटबाट एसएमएस गर्नुभएको छ त्यस्तै प्रतिमा सिंह हो खानी खोला नौ सुर्खेतबाट भने लेख्नु भएको छ अर्मादेखि तिलबेरीले एसएमएस गर्नुभएको छ भने बुरुङ्गाबाट सिरिस पुनको एसएमएस प्राप्त भएको छ अर्मादेखि उहाँको पनि डबल एसएमएस आएको छ खारा एक पुराना गाउँदेखि कमला छुच्चीको एसएमएस आएको छ कार्यक्रममा भने सुर्खेतकोदेखि पूर्ण बहादुरले पनि सम्झिनु भएको छ कार्यक्रममा त्यस्तै अर्को एसएमएस पनि म यहाँनिर उठाउँदैछु कार्यक्रममा राजपुन हो जनक राजपुन भनी लेख्नु भएको छ पिपल सात रुकुमबाट दलबहादुर केसीले सम्झिनु भएको छ कार्यक्रममा भने पिपलबाट गङ्गानाथ सानोको एसएमएस प्राप्त भएको छ भलाक्सा तिनको साथीको पनि डबल एसएमएस आएको छ सल्यानदेखि पूर्णिमा अभागीले सम्झिनु भएको छ त्यस्तै अरमानव काँडादेखि कृपाराम खड्काले सम्झिनु भएको छ सल्यानको ढगाडामको किम टाकुरादेखि सवित्रा बिसीको एसएमएस प्राप्त भएको छ नुवाकोट आक नुवाकोट आठ रुकुमबाट भीमबहादुरको पनि एसएमएस प्राप्त भएको छ सल्यानदेखि चेतलाल शर्मा हुनुहुन्छ जिमाले सल्यानबाट एसएमएस गर्नु भएको छ रुघाचारदेखि सरोज बेसीको एसएमएस पनि प्राप्त भएको छ कार्यक्रममा भने घरती गाउँ बामे बामे पाँचदेखि बिन्दास हरिले एसएमएस गर्नुभएको छ त्यस्तै अर्को साथीको एसएमएस म यहाँनिर हेर्दैछु मगमातिन रुकुमबाट रेणुका परिवारको एसएमएस प्राप्त भएको छ भने अरमानौको साथीले नाम लेख्नु भएको छैन उहाँले टिभी थापा हुनुहुन्छ सल्यानको भलसुरबाट एसएमएस गर्नुभएको छ दुली आठ रुकुमबाट पूर्णकला पुन मगरले सम्झिनु भएको छ जाजरकोटको जगतीपुरबाट सविता आचार्यको एसएमएस पनि प्राप्त भएको छ कार्यक्रममा अर्को साथी हुनुहुन्छ सल्यान ढकाडामबाट हुनुहुन्छ खगेन्द्र हमाल सम्पूर्ण साथी आफन्तजनलाई सम्झिनु भएको छ सुर्खेतदेखि अन्जु र सन्जुले संयुक्त रूपमा एसएमएस गर्नुभएको छ भने मकमा नौबाट गङ्गाराम कुसारीको एसएमएस पनि प्राप्त भएको छ त्यस्तै खारा पाँचबाट सुमित्रा खड्काले सम्झिनु भएको छ सम्पूर्ण साथी आफन्तजनहरूलाई भने पोखरा नौ अम्लाचौरबाट विष्णु अभागीको एसएमएस पनि प्राप्त भएको छ विजय बाबु विश्वकर्मा कालागाउँ सल्यानबाट हुनुहुन्छ भने करिश्मा मल्ल आठ बिसेबाट एसएमएस गर्नुभएको छ सलापाखा पानीदेखि लक्ष्मी कौरको एसएमएस पनि आएको छ कार्यक्रममा भने अर्को साथी हुनुहुन्छ दिपेन्द्र घायल परियारको एसएमएस आएको छ त्यस्तै कविता रेग्मी हुनुहुन्छ सीमा जाजरकोटबाट रोल्पाको भाबाङबाट जय बहादुर ओलीको पनि एसएमएस प्राप्त भएको छ जाजरकोटबाट भूपेन्द्र हो भनी लेख्नु भएको छ भूपेन्द्रजीले भने सुन कुमार जिएम हुनुहुन्छ काँक्री दुई गाबाङबाट एसएमएस गर्नुभएको छ काँडा सात डालीबाङबाट नेरोस बुढाको एसएमएस प्राप्त भएको छ भने जजरकोट भेरी मालिका नगरपालिका पुनमाबाट मनिषी चन्दले पनि कार्यक्रममा सम्झिनु भएको छ ललित कुमार पुन जिमाले एक सल्यानको बस्तीबाट सम्झिनु भएको छ धन्यवाद तपाईँलाई पनि एसएमएसको लागि त्यस्तै मकबाचार रुकुमबाट अन्जुला कुसारीले पनि सम्झिनु भएको छ अर्को एसएमएस म यहाँनिर हेर्दैछु लेख्नु भएको छ उहाँले आफ्नो नाम पुन्माबाट पुन्मा जाजरकोटबाट शान्ता शाहीको एसएमएस आएको छ अर्को एसएमएस पनि म यति बेला उठाउँदैछु कार्यक्रमको अन्तिम अन्तिम बसाइमा पनि हामी आउँदैछौँ र अन्तिम बसाइमा हेर्दैछु म पोखरा छ काँडादेखि मनिषा बिएमको एसएमएस आएको छ बामी नौ सल्यानदेखि नाम लेख्नु भएको छैन साथीले अर्को एसएमएस म यहाँनिर उठाउँदैछु नाम रहेको छ सरिता पुन मूलखोला छ सल्यानको बस्तीबाट मुरुबाट सङ्गीता मगरले एसएमएस गर्नुभएको छ भने अर्को साथीको एसएमएस अन्तिम साथी हुनुहुन्छ यहाँनिर उहाँको नाम म हेर्दैछु अन्तिम साथी अन्तिम एसएमएस अनिता चन्द आठ बिसबाट एसएमएस गर्नुभएको छ सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद भन्छु आजको यो श्रृङ्खलामा एसएमएस गर्नुभयो र एसएमएस गर्नुभयो तर पालो अनि तपाईँलाई पनि धन्यवाद भन्छु तपाईँको पालो भोलिको श्रृङ्खलामा आउनेछ आजको यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव एवं प्रतिक्रिया लेखेर पठाउनुहोला पत्राचार गर्ने हाम्रो ठेगाना रहेको छ कार्यक्रम अनुरोध सङ्गीत रेडियो सानी फेरि एफएम एक सय थप्लो आठ मेघार्ज मुसिकोट नगरपालिका एक खलङ्गा रुकुम हजुर यति बेलासम्म हामीलाई सुनेर साथ दिनुहुने तपाईँहरू सबैलाई धन्यवाद अनि प्रविधिमा साथ दिनुहुने खिमानन्द शर्माप्रति पनि विशेष विशेष धन्यवाद एवं आभार प्रकट गर्दै भोलि फेरि तपाईँका एसएमएसहरू लिएर कार्यक्रममा भेट्ने बाचा गर्दै आजको यो श्रृङ्खलाबाट भने तिम्रो मेरो सम्बन्ध धेरै माथि हो यो गीत तपाईँको माझमा छोड्दै म सृजन पनि बिदा हुन्छु नमस्ते मेरा पिरा छिन